सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू बादलु सिकेस काला मलाई मन पर्यो बादलु छ काला मलाई मन पर्यो आँखामा ती मधु साला मलाई मन पर्यो देखेँ जब तिमीलाई लेक बेसी धाउँदा देखेँ जब तिमीलाई लेक बेसी धाउँदा धाना झैँ मुस्कानाका बाला मलाई मन पर्यो बादलु छ काला मलाई मन पर्यो सिँगारामा छैन उनको कृत्रिम भन्ने वस्तु सिँगारामा छैन उनको कृत्रिम भन्ने वस्तु हिँडाइमा नागबेली साला मलाई मन पर्यो बादल उर्तिके त काला मलाई मन पर्यो मुहारै छ उनको लाज बाब जुन के हेरौँ म मुहारै छ उनको लाज बाब जुन के हेरौँ म मुस्ताङ्गका स्याउ झैँ गाला मलाई मन पर्यो बादल तिक्के त काला मलाई मन पर्यो गुन्यु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 जुनसुकै गुनामा रहेर पनि इन्टरनेटको सहयोगमा सिर्जनाका लहरहरू डट कम दैलेखी डट सिर्जनाका लहरहरू dot com Hamro Sansar dot net PNN online radio global Nepali dot com literature of Nepali dot com DTFM dot ORG Sayapatri dot blog dot com GNLF dot blog dot com Triveni dot blog dot com Nari Darpan dot com Hamro Sansar online radio Dailekhi Amrit dot blog dot com Ramechhap dot सिर्जनाका लहरहरू डट कम नेपाल कता डट न्युज र खबर टाइम डट कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ यो जानकारीसँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक कोसेलीबाट सयमा हो औठेको सयको छोडेर गए नि जेन्टाना भए नि हो झलको सयको समाउँदै नारीमा सालको पात तिर्दा सारीमा थप्छु त गजल भइदिन्छ मायामा माया थप्छु त गजल भइदिन्छ उसलाई सोच्दै बस्छु त गजल भइदिन्छ हतियार हुन् शब्दहरू तिनैलाई मिलाएर हतियार हुन् शब्दहरू तिनैलाई मिलाएर खेलाउन सक्छु त गजल भइदिन्छ मायामा माया थप्छु त गजल भइदिन्छ सानै कुराले मलाई भित्रसम्म छुँदाखेरि सानै कुराले मलाई भित्रसम्म छुँदाखेरि भावनामा बग्छु त गजल भइदिन्छ मायामा माया थप्छु त गजल भइदिन्छ काँडाहरूले पनि अचेल घोष नै छोडिदिन्छन् काँडाहरूले पनि अचेल घोष नै छोडिदिन्छन् प्रहारबाट बच्छु त गजल भइदिन्छ मायामा माया थप्छु त गजल भइदिन्छ उसकै खुसीको लागि जे जे पनि मान्दै उसकै खुसीको लागि जे जे पनि मान्दै आफै तल दब्छु त गजल भइदिन्छ मायामा माया थप्छु त गजल भइदिन्छ सागर हो माया थोपा झिक्दैमा रित्तिँदैन सागर हो माया थोपा झिक्दैमा रित्तिँदैन रित्तिएकालाई पढ्छु त गजल भइदिन्छ मायामा माया थप्छु त गजल भइदिन्छ उसलाई सोच्दै बस्छु त गजल भइदिन्छ धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार रामशरण श्रेष्ठजीलाई हाम्रो नजर आपसमा लडाएर हेर्न मन छ हाम्रो नजर आपसमा लडाएर हेर्न मन छ त्यही मोरीलाई प्रेम ग्रन्थ बढाएर हेर्न मन छ तिमी रम्बा तिलोत्तम सौन्दर्य मेनका हौ तिमी रम्बा तिलोत्तम सौन्दर्य किमेन काहु तिपाउमा प्रेम पुष्प चढाएर हेर्न मन छ हाम्रो नजर आपसमा लडाएर हेर्न मन छ जलाउने जल्ने कथा सुनाइ हिँड्नु मैले कति जलाउने जल्ने कथा सुनाइ हिँड्नु मैले कति आफैलाई प्रेमाग्निमा डडाएर हेर्न मन छ हाम्रो नजर आपसमा लडाएर हेर्न मन छ सधैँभरि डराई डराई कहिलेसम्म बस्नु मैले सधैँभरि डराई डराई कहिलेसम्म बस्नु मैले पुरानो त्यो सम्बन्धलाई बढाएर हेर्न मन छ हाम्रो नजर आपसमा लडाएर हेर्न मन छ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 पास भए म हिजोसम्म बसन्तीको सुवास भए म माया दियो केही छिन छोडी गयो आज माया दियो केही छिन छोडी गयो आज सर्वस्व सुम्पे तिमीलाई त नाच भए म हिजोसम्म बसन्तीको सुभाष भए म तिमी गयौ डाँडा काटी मेरो माया मारी तिमी गयौ डाँडा काटी मेरो माया मारी एक्लो एक्लो भए आज उदास भए म हिजोसम्म बसन्तीको सुवास भए म तिम्रो तृष्णाको अतिरिक्त प्यास भए म धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार शान्ति पाखेन्जीलाई लुकी लुकी गयो अरे नदेखेकै बेस भयो लुकी लुकी गयो अरे नदेखेकै बेस भयो पश्चाताप छैन कति नभेटेकै बेस भयो बाटा गरी भर पारी धोका दिने बैगुनीले बाचा गरी भर पारी ढोका दिने बैगुनीले मेरो घर आगानीमा नटेकेकै बेस भयो लुकी लुकी गयो अरे नदेखेकै बेस भयो धेरै माया गर्छु भन्दै बाटो छेक्ती निर्मोहीले धेरै माया गर्छु भन्दै बाटो छेक्ती निर्मोहीले हिजैदेखि छेक्न छोडी नछेकेकै बेस भयो लुकी लुकी गयो अरे नदेखेकै बेस भयो गाइनेले गाउन खोज्दा छुटिसक्यो हाम्रो प्रीति गाइनेले गाउन खोज्दा छुटिसक्यो हाम्रो प्रीति झुटो गीत सारङ्गीमा नरेटेकै बेस भयो लुकी लुकी गयो अरे नदेखेकै बेस भयो धेरैचोटि लेख्न खोजेँ मुना मदन हामी भनी धेरैचोटि लेख्न खोजेँ मुना मदन हामी भनी घात गर्ने रहेछौ आखिर नलेखेकै बेस भयो लुकी लुकी गयो अरे नदेखेकै बेस भयो पश्चाताप छैन कति नभेटेकै बेस भयो धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार अज्ञात पालपालीजीलाई उसको बस्ने घरा थियो हिजोसम्म यो दिलमा उसको बस्ने घरा थियो हिजोसम्म त्यसैले त उसमा मेरो भरा थियो हिजोसम्म सानो सानो कुराले नि चित्त दुखी आपसमा सानो सानो कुराले नि चित्त दुखी आपसमा मन मुटाब होला भन्ने डर थियो हिजोसम्म यो दिलमा उसको बस्ने घरा थियो हिजोसम्म कहिलेकाहीँ मनभित्र अतिवृष्टि हुने बेला कहिलेकाहीँ मनभित्र अतिवृष्टि हुने बेला ऊ त दिन सक्ने महान खरा थियो हिजोसम्म त्यो दिलमा उसको बस्ने घर थियो हिजोसम्म सपनाका भव्य महल सजाउँदा मनमा हामीले सपनाका भव्य महल सजाउँदा मनमा हामीले भविष्यको बारे सोच्ने करा थियो हिजोसम्म त्यो दिलमा उसको बस्ने घर थियो हिजोसम्म सर्वस्व नै सुम्पिएर बुझ्ने बेला उनै मेरो सर्वस्व नै सुम्पिएर बुझ्ने बेला उनै मेरो जिन्दगीको पहिचान थर थियो हिजोसम्म यो दिलमा उसको बस्ने घर थियो हिजोसम्म समयको छालासँगै बदलिएर मात्रै नत्र समयको छालासँगै बदलिएर मात्रै नत्र म पिपलु उत मेरो बर थियो हिजोसम्म यो दिलमा उसको बस्ने भारा थियो हिजोसम्म त्यसैले त उसमा मेरो भारा थियो हिजोसम्म यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार एस्मी जिएमजीलाई सेतीले धार फेरे जस्तै भयो जिन्दगी सेतीले धार फेरे जस्तै भयो जिन्दगी ऐझरुले बेरे जस्तै भयो जिन्दगी कहाली लाग्दो शून्य शून्य हुँदा अचेल कहाली लाग्दो शून्य शून्य हुँदा अचेल आफैले गला सेरे जस्तै भयो जिन्दगी सेतीले धार फेरे जस्तै भयो जिन्दगी एकै वचन बोली पनि पर्दा महँगो एकै वचन बोली पनि पर्दा महँगो साढे सातले घेरे जस्तै भयो जिन्दगी त्यतिले धार फेरे जस्तै भयो जिन्दगी बलेको आगो ताप्ने मात्रै रहेछ दुनियाँ बलेको आगो ताप्ने मात्रै रहेछ दुनियाँ चिसो खरानी हेरे जस्तै भयो जिन्दगी त्यतिले धार फेरे जस्तै भयो जिन्दगी सबै माहिर मिठा मिठा रत्ने गजल सबै माहिर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 छैन निधारमा मेरो दैवाबाट ठगिएको त्यो बिचारामै हुँ मर्न पनि नसक्ने त्यो हुतिहारामै हुँ झुपडीको कथा व्यथा वृत्त चित्र खिच्दै झुपडीको कथा व्यथा वृत्त चित्र खिच्दै नेताज्यूले मागी खाने दुखी नारामै हुँ मर्न पनि नसक्ने त्यो हुतिहारामै हुँ उज्यालोमा रम्न खोज्दै बिहानीको पख उज्यालोमा रम्न खोज्दै बिहानीको पख मिरमिरेमा तिल मिलाउँदै झर्ने तारामै हुँ मर्न पनि नसक्ने त्यो हुती हारामै हुँ पिरतीले रुवाउँछ थाहा थियो मलाई पिरतीले रुवाउँछ थाहा थियो मलाई जानी जानी आफै फस्ने मती मारामै हुँ मर्न पनि नसक्ने त्यो हुती हारामै हुँ आँसु बनी बगिरहने अश्रुधारामै हुँ यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार जितु खड्का गाउँलेजीलाई निश्चल चोखो मायाको खानी हौ तिमी निश्चल चोखो मायाको खानी हौ तिमी मिठो महदिने माउरीको रानी हौ तिमी सपनीमा केवल तिमलाई देख्छु मैले हेर सपनीमा केवल तिमलाई देख्छु मैले हेर कोमल मेरा दुई आँखाको नानी हौ तिमी निश्चल चोखो मायाको खानी हौ तिमी तिमी बिना अपुरो छ जिउन एक पल यहाँ तिमी बिना अपुरो छ जिउन एक पल यहाँ सँगै रहने जिन्दगानी हौ तिमी निश्चल चोखो मायाको खानी हौ तिमी पिउन सबैले खोज्ने अमृत पाए यहाँ पिउन सबैले खोज्ने अमृत पाए यहाँ मैले पिउने निर्मल निर्जर पानी हौ तिमी निश्चल चोखो मायाको खानी हौ तिमी सुरु भयो तिमीदेखि यात्रा जिन्दगीको सुरु भयो तिमीदेखि यात्रा जिन्दगीको धड्किने ढुकढुकीको राजधानी हौ तिमी निश्चल चोखो मायाको खानी हौ तिमी मिठो मह दिने माउरीको रानी हौ तिमी यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार रोहित राणाजीलाई सिर्जनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू आदरणीय श्रोता मित्र हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनुहुने सबै श्रोता मित्रहरूलाई रचनात्मक प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनुहुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम आगो बिना पनि जल्नु पर्दो रहेछ आगो बिना पनि जल्नु पर्दो रहेछ हेर्दा हेर्दै यहाँ ढल्नु